नमस्कार अनि धेरै धेरै स्वागत अभिवादन समस्त आडिएर आदरणीय श्रोता मित्रमा कार्यक्रम लोकसङ्कारको यो नवीन श्रृङ्खलाबाट तपाईँ सम्पूर्ण सम्पूर्ण मित्रमा स्वागत गर्न चाहे आवाजबाट म सुन कुमार यो आवाजलाई तपाईँको रेडियो सेल्सम्म पुऱ्याउनुको लागि मित्र रिजनको सहयोग सुख दुःख जिन्दगीमा यस्तै हो कहिले सुख हुन्छ कहिले हाँसो विशेष गरी हामी सुखमा हुन्छौँ दुःखमा हुन्छौँ हामी जेमा हुन्छौँ हामीलाई सङ्गीतले अलिकति प्रोत्साहन दिइरहेको हुन्छ साथ दिइरहेको हुन्छ साँच्चै अझ विशेष गरी लोकसङ्गीत जसले हाम्रो समाजका यथार्थ कुराहरू हाम्रा मनका यथार्थ कुराहरू हाम्रा पीडाहरूलाई बोकिएको हुन्छ र तिनै पीडाहरू बोलिदिएको हुन्छ त्यसैले हामी धेरै मात्रामा सुन्ने गर्छौँ लोकगीत कार्यक्रम लोकसङ्कारको आजको व्यवसायमा त्यस्तै खालका मिठा मिठा लोकगीतहरू हामी तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्स अर्पण सबैका लागि सधैँका लागि इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ अबको दस बजीसम्म तपाईँको साथमा रहनेछु म नौ बजेको नेपाल वाणी समाचारपछि तपाईँको साथमा हामीहरू आउने गर्छौँ र तपाईँलाई मिठा मिठा लगेज सुनाउने गर्छौँ र यो श्रृङ्खलामा तपाईँलाई मिठा मिठा लोकगीत म सुनाउनेछु आजको यो श्रृङ्खलामा र तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछु कहिले मायाका कुरा हुन्छन् कहिले प्रेमका कुरा हुन्छन् कहिले जीवनका कुरा हुन्छन् त कहिले बिछोडका कुरा हुन्छन् र कहिले समाजमा बितेका घटनाहरूका कुरा हुन्छन् विविध कुराहरू हुन्छन् लोकगीतमा त्यस्तै खालका गीतहरू हामी सुन्छौँ कहिले के बार हुन्छ रे कहिले कृषि बार हुन्छ रे कहिले खेमा कहिले खेमा यस्तै हुन्छ जिन्दगीका भोगाईहरू तिनै जिन्दगीका भोगाईहरू समेटिएका मेठोलोक भागाहरू यो श्रृङ्खलामा रहनेछ कार्यक्रमको सुरुवात गर्न चाहे एउटा मेठोलोक भागाबाट तपाईँ सम्पूर्णको लागि बसन्त थापा अनि पूर्णकला विषयको आवाजमा रहेको डाँडे बिसाउने तपाईँ सम्पूर्णको लागि Thank you. सानो छिन मेरी रिसाउ छिन रिसमा पानी पिरा तिमी साउ छिन डाँडै भिसाउ अरू पनि राम्रो छ मेरी सानोको एउटा पनि सुधार चाँडै सामुली छिनछिनमै रिसाउँछिन रिसमा पारी पिराती मिसाउँछिन डाँडै बिसाउने अरु बानी राम्रो छ मेरी सानोको एउटा बानी सुधार चाँडै सामुने अरू पनि राम्रो छ मेरी सानोको एउटा बानी सुधार चाँडै सामुने साउनी हजुर ढाँडे बिसाउने अरू भने राम्रो छ मेरी सानेको एउटै बालीले फासो रिसल्ने है यो तपाईँको लागि समुद्र आवाज राखिसकेको छु सङ्कारमा वसन्त थापा अनि लागि विषयको आवाजमा रहेको थियो तपाईँ सम्पूर्णको लागि सुन्नुभयो अवश्य पनि यो गीतबाट तपाईँले थोरै भए पनि मनोरञ्जन लिनुभयो होला वसन्त थापाले पछिल्लो समयमा लिएर निकाल्नु भएको गीत हो डाँडे बिसाउने बजारमा डाँडे बिसाउनेले एउटा राम्रै खालको मार्केट लिएको थियो राम्रै खाल तरिकाबाट बजारमा चलेको गीत भन्नमा आउँछु र डाँडी बिसौनीबाट पूर्णकला बेसीले एउटा छुट्टै खालको पहिचान बनाउनु भएको छ नेपाली लोकसङ्गीत क्षेत्रमा जब डाँडे बिसाउने गीत पूर्णकला गाउनु भयो वसन्त थापासँग त्यसपछि पूर्णकला बेसीले नेपाली लोकसङ्गीत क्षेत्रमा नेपाली लोकगीत क्षेत्रमा चाहिँ अन्य गीतहरू चाहिँ उहाँले हात पार्नु भएको छ र विशेष गरी डाँडे बिसाउने गीतबाट पूर्णकला बेसीले जति चर्चा पाउनु भएको छ गीतले पनि त्यति नै चर्चा पाउन सफल यो गीत तपाईँले सुन्नुभयो ढाले बिसाउने कार्यक्रम लोक छु छौँ तपाईँ सुनिरहनु भएको छ हामीलाई तपाईँको प्यारो रेडियो स्टेसन अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छु आवाजबाट तपाईँको मित्र बसुम कुमार बोलिरहेको छु यो आवाजलाई तपाईँको रेडियो शीर्षमा पुर्याउनुको लागि मित्र रिजनको सहयोग मिलिरहेको छ अर्को गीत सुन्नुपर्छ यति बेला तपाईँको लागि केही मिठा मिठो लोकगीत राख्ने प्रयास गरिरहेको छु कार्यक्रम लोकसङ्कारमा यति बेला तपाईँ सबैको लागि राख्दैछु म रामजी खान डिकापुनको आवाजमा समाजको बन्धनलाई तोड्नुपर्छ सानो कस्तो पन्तको ल सिर्जना रहेको छ यो गीतमा तिम्रो मेरो एउटै मन है माया अधिकार छैन र समाजको बन्धनलाई तोड्नु पर्यो सानो तिम्रो माया पाइन भने म त बस्न सक्दिनँ अब छिट्टै दुई मोटोलाई जोड्नु पर्यो सानो तिम्रो मेरो एउटै मन होइन र घर छैन समाजको बन्धनलाई तोड्नु पर्यो सानो तिम्रो माया पाइन भने म त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 कसैले सोचे जस्तो नबने पनि सुख पाएका हुन्छन् कसैले सोचे जस्तो नभएर पनि दुःख पाएका हुन्छन् तर हामीले सोचे जस्तो नभए पनि हामी आत्मसन्तुष्टिका साथ बाँच्यौँ भने हामी सधैँ खुसी रहन सक्छौँ यो छोटो व्यापारिक विश्रामपछि फेरि स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम लोकसङ्गारमा रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा अर्पण सबैका लागि सधैँका लागि र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट हामीलाई विश्वभर सुनिरहनु भएको छ आवाजबाट तपाईँको सहकर्मी मित्र सुम कुमार सो यो आवाजलाई तपाईँको रेडियो सेल्सम्म पुऱ्याउनुको लागि प्राविधिक मित्रबाट मलाई रिजुनजीले सहयोग गर्नु भएको छ कार्यक्रम लोकसङ्कारको आजको व्यवसायमा विशेष तपाईँको लागि केही मिठा मिठा लोकभाकाहरू तपाईँको लागि प्रस्तुत गरिरहेको छु यही क्रममा फेरि अर्को लोकभाकालाई तपाईँको माझमा प्रस्तुत गर्न चाहन्छु कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको आवासमा रहेको नसा नसा रगत रगतमा चौरा ढुकढुकी धर्किन्छ मेरो भन्नु तिमी हौ सारा जगतमा दिलमा तिमी तिमी नै आँखामा तिम्रै माया छ मेरो नसा नसामा रगत रगतमा पल पलमा खर्किन्छ तिमी छौरा ढो ढोके धड्किन्छ मेरो भन्नु तिमी हौ सारा जगतमा दिलमा तिमी तिमी नै नसामा तिम्रै माया छ मेरो नसा नसामा रगत रगतमा दिलमा तिमी तिमी नै आँखामा तिम्रै माया छ मेरो नसा नसामा रगत रगतमा हजुर मेरो भन्ने तिम्रो हौ सारा जगतमा दिलमा तिमी तिमी नै आँखामा तिमी तिम्रै माया छ मेरो नसा नसा रगत रगतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझी आवाजमा रहेको मिठो आवाज तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ वास्तवमा माया तिमी मात्र छौ भन्ने कुरा गरिएको छ रगत रगतमा नसा नसामा तिमी मात्र बगिरहेका छौ तिम्रो माया बगिरहेको छ सायद तिमी बाहेक मेरो जीवनमा कोही पनि छैन जब माया गरिन्छ नि जब कसैलाई मनबाट माया गरिन्छ थोडकुनबाट माया गरिन्छ तब त्यस्तो समयमा यस्ता खालका शब्दहरू सृजना हुने गर्छन् नसा नसा अनि रगत रगतमा उसकै मात्र अभाव भएको उसकै मात्र माया भएको र ऊ मात्र बसिरहेको धड्कन दिलमा त्यस्ता खालका कुराहरू हुँदै गर्छन् यस्तो एउटा माया प्रेमले भरिपूर्ण गीत तपाईँको लागि प्रस्तुत गऱ्यौँ नसा नसा रगत रगतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले गाउनु भएको कुलेन्द्र विश्वकर्माले विशेष गरी धेरै मिठा मिठा गीतहरू गाउनुहुन्छ विष्णु माझीले र कुलेन्द्र विश्वकर्माले धेरै मिठा मिठा गीतहरू हाम्रो माझमा पस्किसक्नु भएको छ र अझै पनि धेरै मिठा गीतहरू पस्किनु भएको छ हामी एकदमै खुसी छौँ एकदमै सुन्छौँ र हामी ती गीतहरू सुनेर आफ्ना अतीतहरू आफ्ना पिँढाहरू आफ्ना जुन कुराहरू हुन्छन् ती कुराहरू त्यहीमा समर्पित गर्ने गर्छौँ र भुल्ने काम गरिरहेका हुन्छौँ कार्यक्रम लोकसङ्कारमा छौँ हामी तपाईँसँग र तपाईँसँग म सँगसँगै सहायता गरिरहेको छु आवाजबाट सोम कुमार प्राविधिक मित्र रिजन सँगसँगै आएका छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि हामीलाई विश्वभर सुनिरहनु भएको छ लोकगीत बजाउने क्रममा यति बेला फेरि अर्को लोकगीतलाई उठाउन चाहन्छु तपाईँ सम्पूर्णको लागि एउटा रोदीमा गाउने गीत छ यहाँनिर भेटियो रोदीमा टेकेन्द्र बुढाथोकी अनि रेखा थापाको आवाजमा तपाईँ सम्पूर्णको लागि भेटियो रोदीमा भेटियो रोदी तिम्रो माया खोजीमा भेटियो रोदीमा घुम्दै आएको म तिम्रो माया खोजीमा माया घुम्दै आएको म तिम्रो माया खोजीमा रोदीमा म तिम्रो माया खोजीमा रोदी माया घुम्दै आएको म तिम्रो माया खोजीमा चोलीमा दिला बस्यो मनी माया भोलीमा फुलबुट्टे चोलीमा दिला बस्यो मनी माया भोलीमा चोलीमा दिला बस्यो मनी बोलीमा चोलीमा दिला बस्यो मोहनी माया बोलीमा चोलीमा दिला बस्यो मोहनी माया बोलीमा पहिले पहिले जमानामा विशेष गरी रोदीमा गीत गाउने चलन थियो केही पुरुष केही माइला भएर रोदीमा गाउने चलन थियो रातिमा रातभरि रोदी बस्ने एकअर्कामा माया प्रेमका कुरा गर्ने जसरी अहिले हामीले भेटियो रुदीमा जस्ता गीत सुन्यौँ यसरी रुदी गाउने गरिन्थ्यो उज्यालो बनाउने गरिन्थ्यो र बिहान उठेपछि एकअर्कालाई टाटा बाबाई भन्दै फर्कने क्रम हुन्थ्यो केही समय अगाडि चल्थ्यो यस्ता खालका रोदे गीतहरू तर अहिले पनि चल्छन् तर गाउँमा अझै पनि रोदे खेल्ने गरिन्छ विशेष गरी बेलुकाको समयमा जाने अनि कहीँबाट पाहुनाहरू आउने भयो भने त्यो समयमा अझै पनि रोदी खेल्ने चलन गाउँतिर चाहिन्छ तर बजारतिर आज आजभोलि रोदी खेल्ने चलन छैन यस्तै एउटा मिठो लोक सुन्यौँ माया प्रेमका कुरा गरिएको थियो रोदीमा भेटिएको छ माया गाउँ विवाह गरौँ यस्तै सपना बुनिएका गीतहरू एक अर्कामा सुन्नुभयो भेटियो रोधीमा टिकन र बडा थोकी र रेखा यो मिठो लोकभाग तपाईँको लागि प्रस्तुत गरिसकेका छु कार्यक्रम सुनकार हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्स अर्पण सबैका लागि सधैँका लागि तपाईँ सुनिरहनु भएको छ बिहान नौ बजेको नेपालबारी समाचारपछि तपाईँको माझमा हामी आएका हौँ दस बजीसम्म रहने गर्छौँ अब हामी कार्यक्रमको अन्तिमतिर छौँ कार्यक्रमबाट विदा माग्नुपर्ने हुन्छ अवश्य पनि आजको यो श्रृङ्खलामा रहेर म तपाईँलाई जाँडी बिसाउने त्यसै गरी समाजको बन्दलाई तुर्नुपर्छ सानो नसा नसा रगत रगतमा अनि भेटियो रोधीमा यो गीत तपाईँको लागि सुनाइसकेको छु आजको यो श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो तपाईँका सुझाव सल्लाह अनि प्रतिक्रिया तपाईँले हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सय पन्ध्र पाँच त्रिसठी तिन सय बत्तिसमा तपाईँले डायल गरेर आफ्ना सुझाव सल्लाह प्रतिक्रिया जनाउन सक्नुहुनेछ कार्यक्रम सुनेर साथ भयो तपाईँलाई धन्यवाद छ प्राविधिक मित्र रिजनप्रति आभार कर्कट गर्दै अन्तिम अध्याय सम्पूर्णका लागि तिमीलाई पार्दैन रोन अवश्य पनि आफूले माया गर्ने मासेलाई कसैले पनि रुन पार्दैन उसको ओठमा हाँसो चाहन्छ उसको आँखामा सुक्न चाहन्छ र उसलाई हर पल हर समय माया गर्न चाहन्छु यस्तै एउटा गीत तिमीलाई पार्दिन रुख्न रामजी खाँडा अनि टिकापुनको आवाज रहेको समझौरा आवाज तपाईँको लागि सार्दै कार्यक्रम लघुसङ्कारको व्यवसायबाट सुन कुमार पनि बिदा माग्छु तपाईँको बाँकी पल शिव रहोस् तपाईँको जय होस् नमस्कार रचिकन सक्दैनन् रोक्न सक्दैनन् कसैले हामीलाई खुन मायाको झुक्काले खान गर्वका साथ मेरी हो भन्न पा तिमीलाई पार्दिन हराउला आकाशमा न तर छिक्न सक्दैनन् रोक्न सक्दैनन् कसैले हामीलाई खुन हराउला आकाशमा न तर छिक्न सक्दैनन् रोक्न सक्दैनन् कसैले हामीलाई रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट अब मात्र वाइएससी साउन्ड सर्भिसमा